कसको हालत के कस्तो छ यो मन साह्रै आताउँछ साँझ पख सुत्ने बेला देशको यादले सताउँछ आउने छु म त चाँडै नै स्वदेश फर्केर दिनै पिछे जान्छन् दाइ भाइ काठको बाकस चढेर छाती रुन्छु धर्केर देशको हालत के कस्तो छ यो मन साह्रै हताउँछ साँझ पख सुत्ने बेला देशको यादले सताउँछ आउने छु म त चाँडै नै स्वदेश फर्केर दिनै पछि जान्छन् मुजुको बाकस चढेर पोल्छ छाडी रुन्छु धर्केर दिनै पछि जान्छन् दाई भाइ काठको आफ्नो भन्नु कोही छैन मेहना त लुटिन्छन् आउने छु म त चाँडै नै स्वदेश फर्केर दिनै पछि जान्छन् दाइ भाइ काठको बाकस चढेर बोल्छ छाती रुन्छु छन् आफ्नो भन्नु कोही छैन मेहनत लुटिन्छन् आउने छु म त चाँडै नै स्वदेश फर्केर दिनै पछि जान्छन् दाइ भाइ काठको बाकस चढेर पुल्छ छाडी रुन्छु धरगेरा काठको चढेर देशमा आउने छु म त चाँडै नै स्वदेश फर्केर दिनै पछि जान्छन् दाइ भाइ काठको बाकस चढेर बोल्छ छाती रुन्छु फर्केर कति खुसी थिए भन्दै सम्झिन्छु रुने गर्छु मन थामिन्दा बिरालो यो परदेशमा आउने छु म त चाँडै नै स्वदेश फर्केर दिनै पछि जान छन्दै भाइ काठको बाकस चढेर पुल्छ छादी रुन्छु धर्केर झन्दै भाइ काठको बा फर्केर दिनै पछि जान छन्दै भई काठको बाकस चढेर छाती रुन्छु धर्केर देश फर्केर दिनै पिछे जान सन्दै भाइ काठको बाकस चढेर पुल्छ छाती रुन्छु धर्केर दिनै पिछे जान सन्दै भाइ काठको बाकस चढेरा पीडा हो सधैँभरि मेरो प्यारो त्यसमा आउने छु म त साँढै नै स्वदेश फर्केर दिनै पछि जान्छन् दाइ भाइ काठको बाकस चढेर बोल्छ छाती रुन्छु सधैँभरि मेरो प्यारो देशमा आउने छु म त चाँडै नै स्वदेश फर्केर दिनै पछि जान्छन् दाइ भाइ काठको बाकस चढेर to सधैँ खुसी होस् बिहान मातृभूमिको माया लागोस् घुसन सन्चै छुया आउने छु म त चाँडै नै स्वदेश फर्केर दिनै पछि जान्छन् दाइ भाइ काठको बाकस चढेर रुन्छु फर्केर पशुपतिनाथ कामना गर्छु सधैँ खुसी होस् त्यहाँ मातृभूमिको माया लागोस् खुसल सन्चै छु आउने छु म त चाँडै नै स्वदेश फर्केर छन्दै भाइ घाटको बाकस चढेर पोल्छ छादी रुन्छु धर्केर दिनै पछि जान छन्दै भाइ घाटको बाकस चढेर